कृषिमा अत्यन्तै रुचि राख्ने डाँडा घरे ठुला बा होइन बाबु यो धानको बाला काट्ने किरोलाई कसरी डाँडा कटाउने होला कृषिको समस्यालाई झिझो नमानिकन समाधानको उपाय दिन्छन् जेटिए बाबु हेर्नुहोस् डाँडा घरे ठुलो बा धानको बाला काट्ने लाभ्रे किरा हो यसलाई विभिन्न उपाय अपनाएर रोकथाम गर्न सकिन्छ भलाकुसारी डाँडा घरे ठुला बा र जेटिए बाबुको कृषि चौतारीमा रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा प्रत्येक आइतबार अपरान्ह चार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला कार्यक्रम कृषि चौतारी चौतारी सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम कृषि चौतारी नमस्कार कृषि चौतारी कार्यक्रममा तपाईँलाई स्वागत छ यो कार्यक्रम रेडियो अर्पण एक सय चार थुप्लो पाँच हर्सले उत्पादन गरेको हो कार्यक्रममा कृषिमा देखा परेको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनेछ कार्यक्रम कृषि चौतारी रेडियो अर्पण एक सय चार थुप्लो पाँच सँगै internet website W W W dot radio Arpan dot com dot एनपीबाट पनि एकैसाथ प्रसारण भइरहेको छ कार्यक्रम प्रत्येक आइतबार अपराह चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म प्रसारण हुन्छ कृषिमा असाध्यै रुचि राख्ने डाँडाघरे ठुला भएर कृषि समस्या झर्को नमानी समाधान गर्ने जेटिए बाबु अहिले पिपल चौतारीमा हुनुहुन्छ हामी पनि लागौ त्यतातिर के गन्थन मन्थन हुँदैछ सुन्नतर्फ नमस्कार है मेरो आफ्नै बाबु नमस्कार नमस्कार नमस्कार नमस्कार <laughs> के छ खबर तपाईँको के हुन्थ्यो नि गत हप्ता जेठे बाबुलाई चौतारीमा कुरे कुरे कुरे कुरे जेठे बाबु आउनु भएन फेरि कुरे कुरे आउनु भएन पछि टेलिफोन गरेको जेटिए बाबुको अफिसमा त आज बजेट भाषण हुने जेटिए बाबु बजेट भाषण हेर्दै हुनुहुन्छ पो भने जेटिए बाबु त्यही त अब नेपालमा अब बजेट कति आउँदो रहेछ कति लाखको आउँदो रहेछ कति करोडको आउँदो रहेछ अनि कृषिमा हुन्छ भन्ने कुरा हेर्दै थिएँ नि त ठुलो भाइ त्यही त म झन् यो पिपल चौतारीमा आएर बसेँ बसेँ बसेँ लौ आज जेटिए बाबु आउनुहुन्न कि के हो भनेर फोन गरेको त बजेट भन्ने बित्तिकै मलाई पनि ओहो लौने यो बजेट कस्तो रहेछ भनेर सुन्नलाई उत्ति बेलै घरमा आए रेडियो अर्पण खोले अनि बजेट भाषण मजाले सुने भनेपछि तपाईँले पनि सुन्नुभयो सुने नि मैले त ठुलो बले सुन्न बिर्सिनु भयो होला आज चाहिँ गएर बजेट भाषणको बारेमै सुरुमै बताउँछु भनेर <laughs> कम्मर कसेर आएको थिएँ नि त फेरि होइन जेटे बाबु यो बजेट सुन्दा सुन्दा सुन्दा यो वर्षेनी बजेटमा यो सरकारी कर्मचारीको तलब बढ्दो रहेछ हेर्नुहोस् अनि यो अरू जनता केही न केही यो सरकारी कर्मचारी मात्रै कर्मचारी हुन् कि क्या हो जेठे भाउ खोइ त्यो त अब हाम्रो ठुला बडा नेताहरूलाई सोध्नु पर्ला माथि गएकोलाई नै होइन अब यो जेटिया बाबुलाई पनि त्यति कुरा थाहा छैन कि आधिकारिक आएपछि तपाईँले पनि बताउँछ है <laughs> अब यो कृषिको बारेमा सबै कुरा मलाई थाहा छ यो बजेटको यो सरकारी कर्मचारीले यति तलब भन्ने कुरा चाहिँ फेरि अलिकति ज्ञान छैन कि ममा फेरि त्यो पऱ्यो ठुलो <laughs> हजुर हजुर आज चाहिँ मेरो एउटा मनको कुरो भन्नु पर्यो के ल मनकै कुरा यो गाउँले दाजुभाइहरू जहिले पनि म भाषामा आउने होइन है डाँडा गरे ठुलो भा तपाईँ त जेटिएसँग हिमचिम भएको मान्छे सबै जतिखेर आफूले लागेको धान बालीको मात्र कुरा गरेछ आफ्नै मकै बालीको मात्र कुरो गरेछ आफूले रोपेको आँपको मात्र कुरो गरेका छ हामी जस्तो तरकारी खेती गर्ने तरकारी किसानहरूको तरकारीको कुरो गर्नु पर्दैन पो भने है अनि मैले पनि उनीहरूलाई भने ए भगवान् तरकारी त मैले पनि गरेको छु है लो अब बाबु आउने बित्तिकै यो तरकारी बालीमा के के किरा लाग्छ के गरेर त्यसको रोकथाम गर्ने भन्ने विषयमा म बाबुलाई राम्रोसँग सोध्छु भनेर भनेको छु क्या आज ए ए भनेपछि म पनि त्यही कुरा गर्छु भनेर कम्मर कचेर आएको थिएँ बाजे हेर्नुहोस् न अस्ति एउटा समाचार सुनियो होइन तरकारी बालीमा चाहिँ एकदमै विषादी पाइयो अरे भन्ने कुरा चाहिँ एकदम समाचारमा आयो कि ठुलो भा अनि त्यसपछि चाहिँ यो बजेट भाषण पनि सुनियो अनि प्लस अब यतापट्टि गएर तरकारी बारीमा तरकारी खाने बित्तिकै विषादी भन्ने कुरा पनि थाहा भयो हो यो त मैले समाचारमै सुने है कता हो कता हो किसानले चाहिँ नि तरकारी बाटेमा फालेर आन्दोलन गर्नु पर्यो अरे अनि विषादी हालेको तरकारी बिक्री गरेर नपाउने भनेर कता कताओ कता हङ्गामा मचियो रे मचियो मचियो वास्तवमा के हो यो कुरो जे त्यो अब वास्तवमा तरकारीमा विषादी हाल्नै नहुने हो कि बा मिलाएर हाल्न पर्ने हो कि अथवा बढी हाल्न नहुने हो कि ठिक्क हाल्न पर्ने हो कि सबै कुरो दुधको दुध पानीको पानी बनाउनु पर्यो है पर्यो पर्यो म बनाइहाल्छु नि ठुल्भा त्यसको बारेमा नातिनुहोस् यो विषादी औषधि यो औषधि हामी जति पनि छर्कन्छ नि ठुल्भा यो तरकारी बालीमा होइन तरकारी मात्र होइन अस्ति मैले तपाईँलाई धान बाली पनि सिकाएको थिएँ यो औषधि चाहिँ छर्काउनु पर्छ कति छर्काउनु पर्छ भन्ने कुरा चाहिँ सीमित गर्नु पर्यो के थाहा हुनु पर्यो यो धेरै हाल्ने औषधि अनि त्यसपछि लगेर तरकारी खान थाल्यो भने त विषादी जति सबै हाम्रो शरीरमा शरीरमा पस्यो अनि अर्को कुरा यो विषादीलाई एकदमै निर्मूल गर्नको लागि यो हामीले खाने अमिलो हुन्छ नि ठुल्बा यो कागती भयो अनि त्यसलाई चाहिँ तरकारी बाललाई चाहिँ त्यो अमिलोमा राखेर त्यसलाई पखाल्यो भने पनि केही हदसम्म चाहिँ विषादी पखालिन्छ यो औषधि काट्नु है यो चाहिँ बुझ्नुपर्छ हामीले है ठुल्बा उसो भए आज तरकारी बालीतिरै सीमित लाग्छ किन गन्थन मन्थन धेरै गरेर नै फेरि <laughs> ठुलोबासँग नभेटेको धेरै भएको एक हप्ता दुई हप्ता भयो क्यारे है दुई हप्तै भयो नि दुई हप्ता भएको अब फेरि राख्ने ठुलो अनुभवसँग नबोल्दाखेरि अलिकति होइन धेरै भित्र भित्र चाहिँ गुम्सिएको कुराहरू हुन्छ यसो गन्थन मन्थन भइहाल्छ फेरि त्योतिर नलागौँ कार्यक्रम सकेपछि यो तरकारी बारीको बारेमा सबै कुरा तपाईँलाई बताइसकेपछि त्यो कुरा चाहिँ म गर्छु है ठुलो यो मनको कुरा धेरै छन् कि फेरि यो पोखिरहन ठाउँमा अब होइन यो तरकारी बारीमा फेरि किराहरू लाग्न सक्छ त्यसको बारेमा पनि त कुरा गर्नु पऱ्यो नि यो हाँग कहाँबाट झऱ्यो फेरि ठुलो <laughs> माथि चाहिँ हाँगा अलिकति चोइटिरहेको छ ट्याक्कै पो झरेछ है भैमा बर्खा टाइममा यो माथितिर अब हावाहुरीलाई पनि हल्लाउनु सक्दो रहेछ कि ठुलो भाइ झरिहाल्छ अब के काम के काम यस्तो होइन यो चौतारीमा बसेर पनि कुनै बेला त मलाई त आपद विपद पो आइपर्छ कि यो हागा भाँचेर पनि लागेर यसो समाचारतिर पनि नाम आउला कि जस्तो भयो कि ठुलो लाग्यो होइन यहाँ आपत विपद व्यवस्थापन समिति पनि छ है गाउँमा ए भनेपछि व्यवस्था पनि छ त्यही भएर आपत विपदको लागि खासै हामी चाहिँ चिन्तित छैनौ क्या भोलि ओ चिन्तित त छैन तर तरकारी बाली चाहिँ चिन्तित छैन एकदम चिन्तित है तरकारी बालीमा ल उसो भए तरकारी बालीको बारेमा तपाईँलाई केही कुरा बताउँछु तरकारी बाली सबैजनालाई चाहिने तरकारी नै हो फेरि खाना मात्रै भएर पनि भएन धान पाक्यो चामल बन्यो चिउरा आयो होइन सबै खाना पनि पाक्यो तरकारी पाकेन भने के हुन्छ ठुलो भा ओहो तरकारी नि नभएपछि त खाना मात्रै कसले खान सक्ने पुरै अपुरो भयो जेठ्यमा अपुरो भयो अपुरो भयो अब तिर्खा लागेपछि पानी नपाएपछि अपुरो भयो अपुरो भयो अब भात पकाउने तरकारी नपकाउने अब अचार नबनाउने हो भने त जिब्रोलाई स्वाद पनि त आएन नि आएन आएन ल अनि फेरि शरीरलाई पुग्न पर्ने पौष्टिक तत्त्व पनि नपुग्ने भयो भयो एकदमै एकदमै <laughs> फेरि होइन यो पौष्टिक तत्त्व पनि चाहियो चाहियो फेरि यो रतन्दो हो कि के भने रोग पनि हुँदो रहेछ हेर्नुहोस् ए के के छ के के तरकारी त खानै पर्छ साग सब्जी तरकारी भन्या त हेर्नुहोस् यो त मान्छेको लागि त अमृतै रचरी अमृतै अमृतै हो ठुलो अमृतै हो ल तपाईँलाई म यो भन्टा भने एकदमै चलेको तरकारी छ नि ठुलो है यो भन्टाको बारेमा चाहिँ आज म तपाईँलाई बताउँछु यो भन्टामा चाहिँ के के जातको किराहरूले आक्रमण गर्छ त्यो किराहरूको बारेमा तपाईँलाई बताउँछु त्यो किराहरूलाई निर्मूलीकरण गर्न त्यो किराहरूलाई रोकथाम गर्न के के कुरामा ध्यान दिनुपर्छ क्षति कसरी गर्छ भन्ने कुरा चाहिँ तपाईँलाई म बताउँछु है त यो भन्टामा चाहिँ फेरि विशेष गरेर बाहिरबाट हेर्दा एकदम राम्रो हो नि तर सानो पाल बनाएर भित्रभित्र कालो हुने गरी खाने क्या ठुलो भा अब राम्रो देखेर बजारतिर गएर यसो किनेर ल्यायो सब्जी मन्डीबाट ए किनेर ल्यायो घरमा आइपुग्यो सबै किरा किरा हुने फेरि <laughs> ल उसो भए म तपाईँलाई यसकै बारेमा बताउँछु है त ठुलो विशेष गरी पहिला चाहिँ पात चपाएर खाने किराहरू हुन्छ नि ठुलो यो भन्टामा चाहिँ यो यो चाहिँ खास गरेर पहिलो समूह चाहिँ पुतली समूहमा पर्छ भन्टाका पात बिरुवा भन्ने एउटा किरा हुन्छ होइन ठुल्बा अब पुतली मध्ये मध्यम आकारको हुन्छ होइन ठुलो यसको शरीरको लम्बाइ पखेटाको फैलावट क्रमशः चौधदेखि पच्चिस मिमीको हुन्छ है ठुल्वा शरीरको रङ हल्का सेतो हुन्छ अगाडिको पखेटा गाढा निलो धब्बा र त्यसै गरी बिचमा चाहिँ प्रष्ट निलो कालो थोप्ला र हल्का रङ बाङ्गा टिङ्गा धर्साहरू हुन्छन् पछाडिका पखेटाको टुप्पोपट्टि खैरो रङ हुन्छ यसको लाभ्रेको रङ रातो हुन्छ हेर्नुहोस् ठुलो भाइ फेरि यसको शरीरमा पातला जुस पनि हुन्छन् यसले क्षति चाहिँ कसरी गर्छ भन्दाखेरिमा लाब्रेले भान्टाका कलिला पातहरू बेरेर त्यसभित्र बसेर खान्छन् र यिनीहरूले धेरै जस्तो कलिलो मुनाका पातहरूमा बेर्दछन् हेर्नुहोस् हामीले यो तरकारी बारेमा करेसा बारेमा गयो भने त्यो पात चाहिँ एकदमै बेरेको थाहा पाउँछ नि ठुलो भाइ देख्नु भएको छ हो त्यो पात बेर्ने काम चाहिँ यो पात बेरुवा भन्ने किराले गर्दो रहेछ हेर्नुहोस् सुरुमा त्यसपछि अर्को किरो छ भान्टाका पातमा जालो बनाउने किरो यो माकुरोलाई जस्तै जालो बनाउने किरो हुन्छ है ठुल्पा किराहरूको यस किराका लाभ्रेहरू भन्टामा एक भन्दा बढी पातहरू बेरेर त्यसभित्र बसेर खान्छन् लाब्रीको टाउको कल कालो र हरियो रङको हुन्छ यसको हेर्नु पुतली मजौलाकारको हुन्छ ah. यसका पखेटा हल्का पहेँलो रङको हुन्छ है ठुल्बा तिनका बाङ्गा टिङ्गा काला धर्साहरू हुन्छन् यसको रोकथामका लागि चाहिँ हामीले विभिन्न कुरामा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ है ठुल्बा चाहे औषधि छर्कदा होस् होइन त्यसपछि गएर यसको चाहिँ किराको अवलोकन कसरी गर्ने भन्ने कुरामा एकदमै ध्यान दिनुपर्छ हामीले यो भयो भने हामीले एकदमै यो किरालाई चाहिँ नियन्त्रण गर्न सकिन्छौँ हेर्नुहोस् लुबा अनि विषादीहरू पनि त्यही अनुपातमा छर्कियो भने र पात बेरेर खाने किराहरूलाई पनि हामी एकदमै नियन्त्रण गर्न सक्छौँ बुझ्नु भएको छ लुबाले मजाले बुझाएको अर्को हुन्छ भटमासको झुसिली किरो भन्ने हुन्छ हेर्नुहोस् लुबा भटमासको ढुसीले किरो यसले पनि यो भन्टामा पनि एकदमै असर पुर्याउने भयो होइन ठुलो बा यस किराले पनि भन्टालाई एकदमै पात खान्छ भन्टाहरूको त्यसपछि अर्को किरो हुन्छ नरसिंह मूर्ति जस्तो पुतली भन्ने हुन्छ हेर्नुहोस् यो पुतलीको लाभ्रे धेरै ठुलो हुन्छ जसको जसले चाहिँ भान्टाका पातहरू पनि खान्छन् यसले चाहिँ पातहरू सबै खाने भयो अर्को चाहिँ खपटे समूहमा अन्तर्गत पर्ने भयो अर्को किराहरू चाहिँ यो चाहिँ पुतली समूहको मैले बताएँ तपाईँलाई होइन अब अर्को समूह हुन्छ खपटे समूहमा पर्ने किराहरूमा चाहिँ एकमा थोप्ले खपटेहरू भन्ने हुन्छ नि स्कुलमा यी खपटे किराहरू स्त्री स्वभावका खपडेहरूको समूहमा आउँछन् यो समूहका धेरै जसो खपडेहरू फाइदाजनक पनि हुन्छन् हेर्नुहोस् यिनले लाइ र अन्य किराहरू खाइदिन्छन् यो खपटेले चाहिँ होइन ठुलो तर यस समूहमा उक्त खपटे किराहरूले भने अपवादमा आउँछन् यिनको यिनले बिरुवा खान्छन् कि खाँदैनन् भन्ने कुरा पनि हामीले एकदमै यहाँनिर चाहिँ अपवादको कुराहरू आउँछन् है फेरि ठुल्बा वैश्य खबटे किराहरू गोला र हल्का खैरो रङका हुन्छन् हेर्नुहोस् बा होइन यिनका अघिल्लो पखे पखेटामा काला थोप्लाहरू हुन्छन् भन्टामा लाग्ने उक्त दुई जातिका पहिलै पहिलोका प्रत्येक अघिल्ला पकेटहरू चौधवटा थोप्लाहरू हुन्छन् दोस्रो प्रत्येक अघिल्ला पकेटामा छवटा थोप्ला हुन्छन् यो खपटेको होइन ठुलबा पहिलो जातिको लाभ्रेको शरीरको रङ कालो हुन्छ तर दोस्रो जातिको भने पहेँलो हुन्छ र तिनका शरीरभरि नै कडा हुन्छ है ठुलो भाइ यसको शरीर चाहिँ एकदम कडा हुन्छ बुझ्नु भएको छ यो किरा लाग्ने वनस्पतिहरूमा चाहिँ भान्टामा त यसै लाग्ने नै भयो होइन टुल्बा अनि त्यसपछि आलु टमाटर काँक्रा फर्सी सोलानेसी परिवारका जङ्गली बिरुवाहरूमा पनि यसले चाहिँ एकदमै असर पुर्याउँछ यसले कस केमा कसरी कस्तो कस्तो क्षति गर्छ भन्दाखेरि अनि ठुलो भाग भैँसको खबडे र लाभ्रे दुवैले भान्टाको पातको हरियो भाग कोत्रेर खा खाइदिन्छन् होइन जसले गर्दा किरा लागेका पात पातलो कागज जस्ता सेता देखिन्छन् हामीले त्यो करेसो बारीमा गएर हेर्दा पनि एकदमै देख्न सकिन्छ है ठुलो यो कुरा चाहिँ किरा धेरै लागेमा बिरुवाहरू हरियो भाग केही देखिन्न सम्पूर्ण बिरुवाहरू चाहिँ सुक्दछन् बुझ्नु भएको छ टुल्बाले अनि त्यसपछि यसको जीवनै चाहिँ वयस्क पोथी खपटले पातको तल्लोपट्टि थुप्रोमा थुप्रो थुप्रो गरी एक सय बिसदेखि एक सय असीवटासम्म फुल पार्दछन् हेर्नुहोस् फेरि त्यति धेरै यति धेरै फुल पार्छन् त्यसपछि गएर फुल पहेला लाम्चा चुरोटको आकारमा हुन्छन् यी फुलबाट दुईदेखि चार दिनमा काँडादार शरीर भएका लाभ्रेहरू निस्कन्छन् र पातको हरियो भाखाना लाग्दछन् यी लाभ्रेहरू दसदेखि पन्ध्र दिनमा पूर्ण विकसित भएर पातमै अचल अवस्थामा जान्छन् अचल अवस्थामा करिब चार दिनसम्म हुन्छन् यिनीहरू चार दिनसम्म बस्ने भयो यिनको एक जीवन चक्र पुरा हुनलाई गर्मीमा करिब तिन हप्ता र जाडोमा करिब सात हप्ताको समय लाग्दछन् हेर्नुहोस् लुबा एक वर्षमै इन यिनका सात पुस्तासम्म निस्कन्छन् बुझ्नु भएको छ बुबाले एकदम मजाले बुझाएको है अनि त्यसपछि यसको रोकथामको लागि चाहिँ थोरै क्षेत्रफलमा भएका यी किराहरूका फुल लाप्रे र अचल अवस्थामा हातले जम्मा गरी नष्ट गर्ने र वयस्क खपडे किरालाई हातले जालीले जम्मा गरी नष्ट गर्ने होइन ठुलो बा त्यसपछि मालथायन पचास प्रतिशत झोल पच पाँच सयदेखि छ सय लिटर मिलिलिटरमा होइन पाँच सयदेखि छ सय लिटर पानीमा मिसाइएर प्रति हेक्टर दरले छर्कनु पर्दछन् बुझ्नु भएको छ ठुल्बाले यो कुरा चाहिँ हामीले एकदमै गर्यो भने यसलाई चाहिँ रोकथाम गर्न सकिन्छ र यो कुरा चाहिँ हामीले गर्न सक्यो भने एकदमै यो भान्डामा लाग्ने खपडेलाई चाहिँ निर्मूलै पार्न सकिन्छ अब रेडियो अर्पणमा कृषि गीत बन्ने बेला भयो हामीले पनि खाजा खाने बेला भयो भयो भाइ उसले <laughs> खाजा पनि खाऊ गीत पनि सुनाउँ एक से चार थोपलो पांच मेगा हार्ट नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहस जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुओका जाने आफ्नो सपना पूरा गर्नुहोस् हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षाहरू ग्यारेन्टीका साथ सञ्चालन ज्ञाप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धी जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बसी आफ्नो अध्ययन पुरा गरेका सेन्सईहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेसिङ गरिने सम्पर्क central college of vocational training private limited Kathmandu branch office सही चोक नारायण घाट चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराहा चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच तिरासी त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्जा बाबु आकर्षक पाटेसन हेरौँ हेरो लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस website W W W dot parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी साया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy stores Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज फेरि पनि साझा खाइयो कृषि गीत नि सुनियो सुनियो सुनियो <laughs> सुनियो पोलेको मकै अनि त्यसपछि गएर यो उसिने मकै कति मिठो बनाउनु भएको हो भने <laughs> अब यो मिठो त होइन मिठो मानेर खानु भएको एकदमै रसिलो कि एकदमै <laughs> रसिलो कि ठुलो भाइ एकदमै रसिलो होइन दुध खुवा खाएको जस्तै कि एकदमै गुली यो चक्लेट खाएको जस्तै कि यो मकै कति राम्रो बनाउनु भएको यसपालि भनेको अघि हामी यो तरकारी बारेको बारेमा कुरा गर्दै थियौँ होइन ठुल्पा हो सही कुरो है यो भटमासको कुरा गर्दै थियो कि जस्तो लाग्यो मलाई म चाहिँ बिर्स्यो क्या हो भनेर भन्यो भने <laughs> कस्तो होला भन्ने हामीलाई र अघि हामीले भन्टाको कुरा गर्दै थियौँ होइन खपटेको पनि कुरा गरेको थियौँ है ठुलो एकदम एकदम र अर्को खपटेको कुरा गरौँ यहाँनिर रहेर हामी पाछिया छिया पार्ने खपटे भन्ने हुन्छ हेर्नुहोस् ठुल्पा अनि त्यसपछि यसमा चाहिँ के के हुन्छ भन्ने कुरा पनि म तपाईँलाई भन्छु अब विभिन्न थरीका खपडेहरूले रातमा भान्टाका पातहरूमा दुलो दुलो पारी खान्छन् त्यसैले पनि यसलाई पात छिया छिया पार्ने खपडेहरू भनिएकोलाई ठुलो भा कहिलेकाहीँ यिनको आक्रमण निकै हुन्छ हेर्नुहोस् ठुलो भा फेरि कुनै सम्पर्क विषले यिनको नियन्त्रण गर्न सकिन्छ होइन नत्र त फेरि यसले चाहिँ एकदमै पातलाई चाहिँ धेरै खाने भयो यो खपटेहरूले बुझ्नु भएको छ ठुल्बाले एकदम मजाले बुझिरहेको कुसम्म हुन्छ फटेङ्ग्रा समूह भन्ने हुन्छ हेर्नुहोस् ठुल्बा यो फटेङ्ग्रा समूहमा पनि यिनले चाहिँ भान्टाका पातहरू खाने भयो होइन ठुल्बा अनि त्यसपछि भान्टाका पात डाँट र अन्य भागाहरूबाट रस चुस्ने किराहरू भन्ने हुन्छ हेर्नुहोस् लुबा त्यसको बारेमा पनि म तपाईँलाई बताउँछु यहाँनिर रहेर लाइ फर्के समूह भन्ने हुन्छ हेर्नुहोस् लुबा एक नम्बरमा लाइहरू भन्ने भयो कपास र सुर्तीमा लाग्ने लाइ लाई किराहरूले भान्टामा पनि आक्रमण गर्दछ यिनले बिरुवाको पात र कलिलो डाँठबाट रस चुस्दछन् धेरै किरा लागेमा यिनले उत्पादन गरेको गुलियो पदार्थमा कालो ढुसी जमेर पातहरू काला देखिन्छन् र बिरुवाहरू रोगाउँछन् यी लयहरूका जीवनी र अन्य विवरण चाहिँ सम्बन्धित बालीहरूमा चाहिँ म तपाईँलाई बताउँछु पछि है ठुलो भा यसको रोकथामको लागि चाहिँ यदि लाइ किराको प्रकोपको बिरुवामा चाहिँ फल लाग्नुभन्दा पहिले भएको छ भने पोटासिटम्स भन्ने हुन्छ एउटा पच्चिस प्रतिशत झोल पाँच सयदेखि आठ सय मिलिलिटर अथवा थाइमोथोएट भन्ने हुन्छ एउटा औषधि होइन ठुल्बा त्यसको तिस प्रतिशत झोल पाँच सयदेखि आठ सय मिलिलिटर पानीमा त्यसै गरी आठ सय लिटर पानीमा मिसाएर प्रति हेक्टर दरले छर्काउनु पर्छ यदि लाइको प्रकोप फल लाग्न थालेपछि भएको छ भने मालाथाइन पचास प्रतिशत झोल पाँच सयदेखि आठ सय लिटर अथवा नुभम भन्ने हुन्छ अर्को हेर्नुहोस् औषधि यसै छयत्तर प्रतिशत झोल दुई सय पचासदेखि चार सय लिटर मिलिलिटर र पाँच सयदेखि आठ सय लिटर पानीमा मिसाएर प्रति हेक्टर प्रदरले छर्कनु पर्दछ अनि नभुम छरेपछि तिन दिनसम्म मालाथाइन छरेपछि पाँच तिन पाँच दिनसम्म चाहिँ यसले चाहिँ फलहरू टिपेर खानु हुँदैन यसको चाहिँ है बुझ्नुभयो ठुलबाले अनि ठुलबा यसको बारेमा मैले तपाईँलाई बताएँ यो अर्को तरकारीको पनि एकदम यो असर चाहिँ एकदमै छ होइन ठुलो भाइ यसको पाखानेहरू किराहरूको नामहरू त्यसको बारेमा चाहिँ म तपाईँलाई अर्को हप्ता बताउँछु है भइहाल्छ नि अब आज गोठमा चाहिँ नि गाई भैँसी कराएको सुनिरहेछ हजुर हजुर अब अर्को हप्ता ल हेर्नुहोस् त नाम लिया के हाजिर भने जस्तै भयो भयो भयो ल उसो भए तपाईँ गाई दुनातर्फ लाग्नुहोस् म पनि आफ्नो बाटो लाग्छु अर्को हप्ता फेरि यही ठाउँमा होइन राम्रोसँग ठुला ठुलाबार जेटिए बाबुको यही छलफलसँगै आजको लागि कार्यक्रम कृषि चौतारीको समय सकिने लागेको छ तपाईँलाई आजको कार्यक्रम कृषि चौतारी कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम कृषि चौतारी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स रत्नगर एक बकुलहर चितवन यो ठेगानामा तपाई पत्राचार गर्न सक्नुहुन्छ साथै तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने आफ्नो प्रतिक्रिया radio Arpan news at the rate Gmail dot कममा इमेल पनि गर्न सक्नुहुन्छ अर्को साता आइतबार फेरि पनि कार्यक्रम कृषि चौतारीमा कृषि सम्बन्धी समस्याको छलफल गर्न आउने नै छौ कार्यक्रमको आजको श्रृङ्खलाबाट प्रविधिका साथीहरू रिजन राज र विष्णुलाई धन्यवाद दिँदै डाँडाघरे ठुलाबा जेटिए बाबु र म लक्ष्मण सापकोटा पनि बिदा हुन्छु नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको भिडियो एक्सरे इको कार्डियोग्राफी